सङ्गठन व्यवहार प्रणाली व्यवस्थामा सङ्गठन व्यवहारलाई एक प्रणाली मान्न सकिन्छ सङ्गठन व्यवहार प्रणाली अन्तर्गत अनुसार पाँच तत्त्वहरू पर्दछन् एक निवेश दुई प्रक्रिया तिन प्रतिफल चार पृष्ठपोषण र पाँच वातावरण एक निवेशमा निवेश के हुन्छ सङ्गठन व्यवहार प्रणालीको निवेश अन्तर्गत तिन प्रकारका तत्त्वहरू पर्दछन् ती हुन् व्यक्तिगत समूहगत तथा संस्थागत तत्त्वहरू व्यक्तिगत तत्त्व अन्तर्गत कर्मचारीको उमेर लिङ्ग तथा भौतिक तथा मानसिक अवस्था र क्षमता प्रदर्शन यसले उनी उनीहरूको प्रति व्यवहार प्रतिष्ठा प्रभाव गर्दछ समूहगत तत्त्व ग्रुप भ्यारिएबल्स अन्तर्गत कर्मचारीहरूको समूह टोली संरचना भूमिका मर्यादा आदि तत्त्वहरू पर्दछन् त्यस्तै सङ्गठनात्मक तत्त्व अन्तर्गत सङ्गठनको संरचना तथा संस्कृति पर्दछ यावत तत्त्वहरूलाई सङ्गठनात्मक व्यवहार प्रणालीमा निवेशको रूपमा प्रवेश गरिन्छ प्रक्रिया व्यापार सम्बन्धी निश्चित प्रतिफल प्राप्त गर्नका लागि सङ्गठनले सम्पूर्ण निवेश तत्त्वहरूको निरन्तर प्रशोधन गर्दछ यस अन्तर्गत ती तत्त्वहरूको तिन तहमा प्रशोधन हुन्छ पहिलो व्यक्तिगत तह हो र यस अन्तर्गत हरेक कर्मचारीको धारणा पर्सेप्सन <clears throat> धारणा कर्मचारीको धारणा सिकाइ उत्प्रेरणा तथा निर्णयमा सहभागिता आदि तत्त्वहरूको प्रसाद गरिन्छ दोस्रो समूहगत दोस्रो समूहगत ग्रुप लेभल यस अन्तर्गत कर्मचारीहरूको बिच सञ्चार द्वन्द्व टोली कार्य जसले टिमवर्क भन्छ <clears throat> प्रक्रियाहरू पर्दछन् साथै शक्ति पावर नेतृत्व जस्ता समूह प्रक्रिया पनि यसै तहमा नै सञ्चालन हुन्छ यस प्रक्रियाको तेस्रो क्रममा सङ्गठनात्मक तह पर्दछ यस अन्तर्गत मानव संसाधन नीति तथा अभ्यास HRM policies and the practices जब डिजाइन कार्य ढाँचा भनिन्छ तथा सङ्गठनात्मक विकास आदि प्रक्रियाहरू पर्दछन् तेस्रो रहेको छ प्रतिफल आउटपुट्स सङ्गठनात्मक व्यापार प्रणालीको तेस्रो महत्त्वपूर्ण तत्त्व प्रतिफल हो विभिन्न निवेश तत्त्वहरूको प्रक्रियाबाट प्रतिफलको रूपमा उत्पादकत्व सङ्गठनात्मक सदस्यता प्रभावकारिता वृद्धि हुन्छ अर्थात् कर्मचारीहरूको व्यवहारमा सकारात्मक परिवर्तन आएमा उनीहरूको उत्पादकत्व र प्रभावकारिता वृद्धि हुन्छ यसलाई नै यस प्रणालीको प्रतिफल मान्नु पर्दछ अर्को छ पृष्ठपोषण यो चौथो हो सङ्गठनात्मक व्यापार प्रणालीमा प्रमुख तत्त्वहरू निवेश प्रक्रिया तथा प्रतिफल नै हुन् प्रमुख तत्त्वहरू चाहिँ इनपुट प्रोसेस आउटपुट निवेश प्रक्रिया र प्रतिफल नै हुन् र यस बाहेक प्रतिफल तत्त्वहरूको उचित अध्ययन र विश्लेषण गरिने कार्यलाई पृष्ठपोषण हुन्छ यसका लागि चाहिँ प्राप्त निष्कर्षलाई भविष्यमा अपेक्षित व्यवहारका लागि पृष्ठपोषण गरिन्छ अर्को चाहिँ इन्भाइरोमेन्ट जुनै पनि सिस्टममा एउटा एक्सटर्नल एन्टिटिज हुन्छ जसलाई चाहिँ बाहिरी वातावरणीय तत्त्व जसले सङ्गठनात्मक व्यवहार प्रणाली सञ्चालन गर्दछ यस अन्तर्गत टेक्नोलोजिकल प्राविधिक सामाजिक सांस्कृतिक राजनीतिक आर्थिक जस्ता वातावरणीय तत्त्वहरू हुन्छन् वातावरणीय तत्त्वहरूमा हामीले भुल्नु हुँदैन एउटा हुन्छ प्राविधिक अहिलेको प्रविधिको युगमा एउटा सामाजिक यो अर्को के छ सांस्कृतिक राजनीतिक तथा आर्थिक जस्ता वातावरणीय तत्त्वहरू पनि छन् स्थानीय वातावरणीय तत्त्वहरूलाई यस प्रणाली सकारात्मक र नकारात्मक दुवै तरिकाबाट प्रभाव पार्न सक्दछ सकारात्मक र वातावरणीय तत्त्व जहिले पनि बाहिरी तत्त्वहरूको प्रभाव भनेको दुवै किसिमको हुन्छ सकारात्मक पनि हुन्छ र नकारात्मक पनि हुने गर्दछ सङ्गठनात्मक व्यवहारका आधारभूत मान्यता बेसिक एजेन्सन्स अफ अर्गनाइजेसनल बिहेभियर बिहेभियर सङ्गठनात्मक व्यवहारको आधारभूत मान्यतालाई निम्नअनुसार दुई भागहरूमा वर्गीकरण गर्न सकिन्छ एउटा मानिसबारे मान्यता अर्को सङ्गठनबारे मान्यता दुईवटा मात्रै छ मान्यताहरू एउटा मानिसबारे मान्यता भयो र अर्को भनेको चाहिँ सङ्गठनबारे मान्यता भयो मानिसबारे मान्यतामा के के पर्दछन् भन्ने कुराहरूलाई हेरौँ व्यक्तिगत भिन्न व्यक्तिगत भिन्नता व्यक्तिको मूल्य समग्र व्यक्ति छनौट धारणा उत्प्रेरित व्यवहार र सहभागिताको चाहना यसलाई बुदागत रूपमा हेऱ्यो पहिलो भनेको व्यक्तिगत भिन्नता मानिसबारेको मान्यतामा पर्ने पहिलो बुदा हो व्यक्तिगत भिन्नता दोस्रो व्यक्तिको मूल्य तेस्रो समग्र व्यक्ति अ होल पर्सन अर्को क्षण धारणा अर्को उत्प्रेरित व्यवहार र अर्को सहभागिताको चाहना उत्पीडित व्यवहार सहभागिता चाहना अब हेरौँ व्यक्तिगत भिन्नता मानिसहरूबीच शारीरिक तथा मानसिक रूपमा व्यक्तिहरूबीच भिन्नता रहेको हुन्छ उनीहरूको व्यक्तित्व तथा विशेषतामा पनि भिन्नता रहेको हुन्छ पोइन्ट नो यहाँ ध्यान दिनुपर्ने कुरा के छ भनेदेखि चाहिँ मानिसहरूबीच शारीरिक तथा मानसिक भिन्नता रहेको हुन्छ उनीहरूको व्यक्तित्व तथा विशेषतामा पनि विशेषता मा पनि भिन्नता रहेको हुन्छ यसले गर्दा उनीहरूको व्यवहारमा ठुलो अन्तर रहेको हुन्छ यसैलाई व्यक्तिगत भिन्नता मानिन्छ उनीहरूको एउटा शारीरिक मानसिकदेखि लिएर व्यक्तित्व तथा विशेषतामा रहेको भिन्नतालाई चाहिँ व्यक्तिगत भिन्नताको रूपमा लिन सकिन्छ अर्को छ व्यक्तिको मूल्य भ्यालु अफ पर्सन हरेक व्यक्तिको आफ्नै मूल्य र मान्यता हुन्छ व्यवस्थापक व्यवस्थापकले उनीहरूको मूल्य र आस्थालाई ठेस नपर्ने गरी व्यवहार गर्नुपर्दछ उनीहरूलाई उचित सम्मानको साथ व्यवहार गर्नुपर्दछ एकदमै इम्पोर्टेन्ट व्यक्तिगत मूल्य भ्यालु अफ पर्सन जुन व्यक्तिको हरेक व्यक्तिको आफ्नै मूल्य र मान्यता हुन्छ र व्यवस्थापकले चाहिँ के गर्नुपर्ने भने उनीहरूको मूल्य र मान्यतालाई ठेस नपर्ने गरी व्यवहार गरेनु पर्दछ र उनीहरूलाई उचित सम्मानका साथ व्यवहार गर्नुपर्दछ यो रह्यो व्यक्तिको मूल्य अर्को छ समग्र व्यक्ति अ होल पर्सन कर्मचारीहरूले प्रतिदिन चौबिस घन्टामध्ये केवल सात घन्टा मात्र सङ्गठनभित्र काम गरी बिताउँछन् बाँकी सम्पूर्ण समय सङ्गठन बाहिर साथीभाइ परिवार सँगसँगै बिताउँछन् यसर्थ उनीहरूलाई बाध्य प्रभाव बाह्य प्रभावबाट अलग राख्न सकिँदैन यस अवस्थामा व्यवस्थापकले कर्मचारीहरूको समग्र व्यक्तिगत भावना तथा समस्यालाई ध्यान दिनु जरुरी हुन्छ भने मतलब समग्र व्यक्ति एउटा कर्मचारी सङ्गठनमा काम गर्ने एउटा मानिस एउटा कर्मचारी ऊ एउटा एज अ होल पर्सनको रूपमा हेर्ने भनेदेखि ऊ के हो भनेदेखि उसको केही समय चौबिस घन्टामध्ये सात घन्टादेखि आठ घन्टा लिएर अफिसमा बित्छ कार्यालय समयमा या कुनै पनि सङ्गठनमा उसले काम गर्न बिताउँछ र त्यस बाहेक समयमा ऊ अन्य व्यवहारहरू गर्दछ बाहिर समाजमा रहेर आफ्नो साथीभाइसँग रहेर इष्टमित्रसँग रहेर सो अवस्थामा उसलाई विभिन्न बाह्य कुराहरूको प्रभाव हुने गर्दछ र ती बाह्य प्रभावबाट अलग राख्न सकिँदैन र यस्तो अवस्थामा व्यवस्थापकले के गर्नु पऱ्यो भने कर्मचारीहरूलाई समग्र व्यक्तिगत भावना तथा समस्यालाई ध्यान दिनु जरुरी छ उसको सामाजिक कुरादेखि लिएर अन्य साथीभाइका कुराहरूको समस्या यदि कुनै पनि समय कुराले यदि असर गरिरहेको छ भने ती कुराहरूलाई पनि चाहिँ के गर्नु पर्ने ध्यान दिनु पऱ्यो यो समग्र व्यक्ति उसलाई एउटा सामान्य उसको टेन टु फाइभ मात्रैलाई व्यवहार मात्र उसको व्यवहार होइन भन्ने कुरा आयो अर्को छ छनौट धारणा जसलाई सेलेक्टिभ पर्सेप्सन इन इङ्ग्लिस हरेक व्यक्तिको धारणा र चाहना फरक फरक हुन्छ एउटै विषयवस्तुमा पनि विभिन्न व्यक्तिहरू फरक फरक धारणा राख्दछन् व्यक्तिले आफ्नो अभिरुचि र आवश्यकता अनुरूप धारणा ग्रहण गर्छन् यसलाई छनौट धारणा भनिन्छ छनौट धारणा हरेक व्यक्तिको धारणा र चाहना फरक फरक हुन्छ एउटै विषयवस्तुमा भने विभिन्न व्यक्तिहरू फरक फरक धारणा राख्दछन् व्यक्तिले आफ्नो अभिरुचि र आवश्यकता धारणा ग्रहण गर्छ यसलाई छनौट धारणा भनिन्छ उत्प्रेरित व्यवहार सङ्गठनको लक्ष्य हासिल गर्नका लागि कर्मचारीहरूले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्दछ यसका लागि उनीहरूलाई प्रभावकारी ढङ्गबाट उत्प्रेरित हुन्छ उत्प्रेरित व्यवहार भनेको चाहिँ के भनेदेखि चाहिँ कसरी उत्प्रेरित गर्ने कसरी कर्मचारीहरूलाई चाहिँ काम गरौँ गरौँ लाग्ने कुनै निर्देशन बिना कसरी उनीहरूको व्यवहारलाई चाहिँ उत्प्रेरित गराउने कि सङ्गठनात्मक लक्ष्य र कार्य सम्पादन अभिवृद्धिका लागि यो कुरामा चाहिँ ध्यान दिनुपर्दछ जस्तो कर्मचारीहरूको चाहना तहता आवश्यकता के छ व्यवसायकले अति बुझ्नु जरुरी हुन्छ राम्रोसँग बुझेर व्यवसायकले स्वयं उनीहरूलाई उत्प्रेरणा प्रदान गर्नुपर्दछ यो भयो उत्प्रेरित व्यवहार अर्को छ सहभागिताको चाहना डिजायर फर इन्भल्भमेन्ट सङ्गठनको लक्ष्य प्राप्तिमा कर्मचारीहरूले महत्त्वपूर्ण सहभागिताको अपेक्षा राख्छन् यसर्थ सङ्गठनले उनीहरूलाई महत्त्वपूर्ण कार्य गर्ने तथा सहभागिता जनाउने अवसर प्रदान गर्नुपर्दछ ध्यान दिनुपर्ने कुरा सङ्गठनको लक्ष्य प्राप्तिमा कर्मचारीहरूले महत्त्वपूर्ण सहभागिताको अपेक्षा राख्छन् मतलब कर्मचारीहरू के चाहन्छन् भनेदेखि सङ्गठनले उपलब्ध प्राप्त गरेको कुनै पनि महत्त्वपूर्ण उपलब्धिहरूमा आफ्नो पनि संलग्नता होस् मेरो पनि त्यसमा केही देन योगदान होस् भन्ने चाहन्छन् यसर्थ सङ्गठनले उनीहरूलाई महत्त्वपूर्ण कार्य गर्ने तथा सहभागिताको जनाउने अवसर प्रदान गर्नुपर्छ एकलौटी रूपमा कुनै पनि कार्य सम्पादन गर्न हुँदैन कुनै पनि मुख्य महत्त्वपूर्ण र विशेष प्रकारको कार्य सम्पादन गर्ने क्रममा चाहिँ कर्मचारीका सरी सङ्गठनका संस्थाका कार्यालयका कर्मचारीहरूलाई समान किसिमको सहभागिता हुने वातावरण मिलाउन सक्नुपर्दछ यसरी उनीहरूलाई आफ्नो क्षमता एवं प्रतिभा देखाउने अवसर प्रदान गर्नुपर्दछ यो भयो स्वागत योजना उत्प्रेरित व्यवहार समग्र व्यक्ति छनौट धारणा व्यक्तिको मूल्य र व्यक्तिगत भिन्नता यी कतिवटा भयो छवटा छवटा एउटा व्यक्तिगत भिन्नता एउटा व्यक्तिको व्यक्तिको मूल्य अर्को भनेको समग्र व्यक्ति छनौटको धारणा उत्प्रेरित व्यवहार र सहभागिताको चाहना गरेर जम्मा छवटा पोइन्टहरू चाहिँ एउटा मानिसबारे मान्यता रहेको छ अर्को छ सङ्गठनबारे मान्यता सङ्गठनबारे मान्यता ध्यान दिनुपर्ने कुरा सङ्गठनबारे मान्यता यो अर्गनाइजेसनल बिहेभियरको दोस्रो मान्यता हो सङ्गठनात्मक बारे मान्यता सङ्गठनात्मक व्यापारमा सङ्गठनबारे महत्त्वपूर्ण मान्यताहरू निम्नअनुसार छन् है पहिलो के छ साझा चासो मतलब कर्मचारी तथा सङ्गठन एक आपसमा निर्भर रहेका हुन्छन् पहिलो है साझा चासो ध्यान दिउने के भन्छ एउटा म्युचुअल इन्ट्रेस्ट हुन्छ अर्थात् सङ्गठनलाई कर्मचारी आवश्यक पर्दछ र कर्मचारीलाई सङ्गठन आवश्यक पर्छ यसरी यी दुई पक्षहरूबिच साझा चासो र आवश्यकता रहेको हुन्छ ध्यान दिनुपर्ने कुरा साझा चासो भने के भन्दाखेरि एउटा सङ्गठन हुन्छ सङ्गठनमा कर्मचारी मानिसहरू कार्य गर्छ जसलाई कर्मचारी भन्छ र कर्मचारीलाई सङ्गठनको आवश्यकता हुन्छ सङ्गठनलाई कर्मचारीको आवश्यकता हुन्छ भनेपछि यी दुई बिच चाहिँ के छ भनेदेखि दुई पक्षहरू बिच साझा चासो र आवश्यकता रहेको हुन्छ अब सामाजिक प्रणाली यसलाई धेरै इलाबोरेट नगरौँ अर्को छ सामाजिक प्रणा सामाजिक प्रणाली एउटा सङ्गठन भनेको चाहिँ सामाजिक प्रणाली पनि हो किन भन्ने कुरा चाहिँ विभिन्न तर यादव कर्मचारी मिलेजुले कार्य सम्बन्ध गरिरहेका हुन्छन् हो एउटा समाज जस्तो हुन्छ एउटा सङ्गठनात्मक भित सङ्गठनभित्रको एउटा वातावरण पनि के हुन्छ भनेदेखि एउटा समाज जस्तो हुन्छ किनभनेदेखि यहाँ हरेक किसिमका हरेक तहका हरेक विचार भएका विभिन्न तहमा रहेर कर्मचारीहरू के हुन्छन् मिलिजुली कार्य सम्पादन गरिरहेका हुन्छन् हरेक कर्मचारीको आफ्नै काम हुन्छ कर्तव्य हुन्छ र अधिकार हुन्छ आपसमा समन्वय गरी उनीहरू कार्य सम्पन्न गर्छ यो के हो यो एउटा सामाजिक प्रणालीको एउटा स्वरूप हो तसर्थ सङ्गठनात्मक बारे मान्यतामा एउटा सामाजिक प्रणाली पनि हो भन्ने कुरा हुन्छ अर्को छ नैतिक पाठ मोडल ट्रिटमेन्ट अब यसलाई के भन्यो भनेदेखि चाहिँ कर्मचारीले नियमित रूपमा नैतिक पाठ पढाउनु पर्दछ नत्र त काम बिगार्छ गलत काम गर्छ है कस्तो हुन्छ हरेक सङ्गठनको ए नियम मतलब हुन्छ कुन निर्देशन नीति नियम अनुसार सञ्चालन हुने गर्दछ र यसका साथसाथै सङ्गठनमा काम गर्ने कर्मचारीहरूको नैतिकता विकासमा जोड दिनु पनि एउटा सङ्गठनको एउटा व्यवस्थापकीय तहको महत्त्वपूर्ण जिम्मेवारी हुन आउँछ यसमा के गर्ने भनेदेखि चाहिँ उनीहरूलाई यसको लागि व्यवस्थापकले चाहिँ नैतिक पाठ समावेश गरी कसरी सिकाउनु भने तालिम र अभिमुख अभिविमु अभिमुखीकरण कार्य सञ्चालन गर्नुपर्दछ जसका माध्यमबाट उनीहरूलाई बेला बेलामा समय समयमा चाहिँ नैतिक पाठबारे के गर्नुहुन्छ के गर्नु हुँदैन एउटा सङ्गठनात्मक सङ्गठनमा रहेर सङ्गठनको नीतिअनुसार कसरी काम कर्तव्य र अधिकारको प्रयोग गर्ने भन्ने बारेमा कर्मचारीहरूलाई बुझाउँदै लानुपर्छ यसरी एजुम्सन ओबी एज एजुसियन्स भन्ने कुरा हुन्छ सङ्गठनात्मक व्यवहारमा व्यवहारका आधारभूत मान्यताहरू भनेर हामीले दुईवटा पढ्यौँ एउटा मानिसबारे मान्यता थियो मानिसबारे मान्यतामा छवटा पोइन्ट छन् भनेदेखि यतापट्टि सङ्गठनबारे मान्यतामा चाहिँ तिनवटा पोइन्ट मात्रै रहेको छ मानिसबारे मान्यतामा छवटा पोइन्ट के के रहेका छन् एउटा भनेको चाहिँ व्यक्तिगत भिन्नता ध्यान दिनुपर्ने प्रत्येक व्यक्तिको रुचिहरू आफ्नै किसिमको छ फरक फरक हुन्छ उनीहरूको विशेषता फरक हुन्छ उनीहरूको व्यक्तित्व फरक हुन्छ उनीहरूको मानसिक तथा शारीरिक अवस्थाहरू फरक फरक हुन्छ यस अवस्थामा व्यवस्थापकले चाहिँ उनीहरूसँग चाहिँ के गर्नुपर्छ भनेदेखि चाहिँ तालमेल मिलाएर उचित किसिमको व्यवहार गर्नुपर्दछ अर्को छ व्यक्तिको मूल्य हरेक व्यक्तिको आफ्नो मूल्य मान्यता हुन्छ भन्ने कुरालाई यसमा ध्यान दिनुपर्नेछ अर्को छ समग्र व्यक्ति कुनै पनि व्यक्तिले कुनै पनि कर्मचारीले कुनै पनि मानिसले एउटा सङ्गठनमा व्यतीत गर्ने एउटा कार्यालय समय कम्तीमा सात घन्टा हो र यस समय बाहेक पनि अन्य क्षेत्रमा उसको सहभागिता रहेको हुन्छ र अन्य तत्त्वहरूले पनि उसलाई प्रभाव पारेको हुन्छ भन्ने कुरालाई चाहिँ व्यवस्थापकीय पक्षले ध्यान दिनुपर्छ भन्ने कुरा हो अर्को रहेको छ छनौट धारणा सेलेक्टिभ पर्स पर्सेप्सन यो भने देखि बुझाइको बारेमा जानुपर्छ हरेक व्यक्तिको धारणा र चाहना फरक फरक हुनुहुन्छ उनीहरूले आफआफ्नो आवश्यकता अनुसार उनीहरूले आफआफ्नो बुझाइअनुसार चाहिँ कुनै पनि वस्तु कुनै पनि विचार कुनै पनि परिणाममाथि प्रतिक्रिया दिने गर्दछन् उक्त परिणाम र प्रतिक्रियालाई चाहिँ व्यवस्थापकले चाहिँ के गर्नुपर्छ भनेदेखि चाहिँ आवश्यक अनुसार के भन्छ फिल्टराइजेसन गरेर मात्र त्यसलाई बुझ्नुपर्ने छ अर्को उत्प्रेरित व्यवहार उत्प्रेरित कर्मचारीहरू भनेको सङ्गठनको के हो अमूल्य सम्पत्ति हो तसर्थ कर्मचारीहरूको उत्प्रेरित व्यवहार प्राप्त गर्नका लागि उनीहरूलाई प्रभावकारी ढङ्गबाट उत्प्रेरित गर्ने गर्नुपर्दछ चाहना त के छ त्यो बुझेर सो कार्यान्वयन गर्नुपर्छ अर्को छ सहभागिताको चाहना सहभागिता चाहना धेरै महत्त्वपूर्ण कुरा हो किनभनेदेखि चाहिँ कुनै पनि व्यक्ति कर्मचारी मानिस कुनै सङ्गठनमा काम गरिरहेको अवस्था उसको चाहना के हुन्छ भनेदेखि सङ्गठनले प्राप्त गरेको कुनै पनि प्रकारको महत्त्वपूर्ण उपलब्धिमा आफ्नो पनि सहभागिता होस् भन्ने चाहना उनीहरूको हुन्छ यसर्थ सकेसम्म सम्पूर्ण कर्मचारीहरूलाई चाहिँ बराबर किसिमको सामञ्जस्यता मिलाएर कसरी हुन्छ उनीहरूलाई चाहिँ उनीहरूको क्षमता योग्यता प्रतिभा देखाउने अवसर प्रदान गर्नुपर्दछ उनीहरूलाई पनि महत्त्वपूर्ण कार्य महत्त्वपूर्ण कुनै पनि किसिमको कार्ययोजनामा उनीहरूलाई पनि सहभागिता गर्नुपर्दछ यो भयो सहभागिताको चाहना अर्को छ सङ्गठनबारे मान्य सङ्गठनबारे मान्यता सङ्गठनबारे मान्यतामा चाहिँ के पर्छ भनेदेखि चाहिँ यसमा तिनवटा पोइन्टहरू रहेको छ पहिले योभन्दा अगाडि पढेको हामीले चाहिँ मानिसबारे मान्यता थियो जसमा छवटा पोइन्टहरू रहेको थियो यी बाहेक पनि धेरै पोइन्टहरू हुन्छन् र अहिलेको लागि यति नै अर्को छ सङ्गठनबारे मान्यता सङ्गठनबारे मान्यतामा चाहिँ जम्मा तिनवटा पोइन्ट रहेको हुन्छ एउटा साझा चासो सामाजिक प्रणाली र नैतिक पाठ साझा चासो भनेको के हुँदाखेरि सङ्गठन कर्मचारीलाई चाहिने महत्त्वपूर्ण तत्त्व हो एक आपसमा यिनीहरू के छन् भनेदेखि अन्तर सम्बन्धित छन् निर्भर छन् कर्मचारीलाई सङ्गठन चाहिन्छ सङ्गठनलाई कर्मचारी चाहिन्छ र ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्छ सङ्गठनलाई चाहिँ कर्मचारी चाहिन्छ भन्ने चाहिँ होइन उसलाई अर्को कर्मचारी भयो पनि हुन्छ तसर्थ जति इम्पोर्टेन्ट कर्मचारीलाई सङ्गठन छ सङ्गठनलाई पनि त्यति महत्त्वपूर्ण चाहिँ इम्पोर्टेन्ट चाहिँ कर्मचारी हुन्छ तसर्थ यी यी चाहिँ एक आपसमा आत्मनिर्भर भएका तत्त्वहरू भएकोले यिनीहरूले एक पक्षले अर्को पक्षमा के गर्दछन् भने चासो राख्दछन् त्यसलाई साझा चासो भनिन्छ अर्को छ सामाजिक प्रणाली सामाजिक प्रणालीलाई चाहिँ कसरी मान्यता सङ्गठनको बारे मान्यताको रूपमा लिन सकिन्छ भनेदेखि सङ्गठनभित्र विभिन्न तहमा विभिन्न के भन्छ विभिन्न किसिमको अधिकार कर्तव्य र दायित्व लिएर विभिन्न तहमा विभिन्न विचार विभिन्न फरक फरक सोच राख्ने मानिसहरू चाहिँ विभिन्न विभाग फाँड तथा उसमा कार्य गरिरहेका हुन्छन् यो अवस्थामा उनीहरूको कार्यविध समन्वय र सामञ्जस्यता मिलेर कार्य गरिरहेका हुन्छन् यो नै एउटा सामाजिक प्रणाली हो यदि उनीहरूबिच चाहिँ मेलमिलाप नहुने उनीहरूको कार्य प्रकृति र उनीहरूको कार्य दायित्व बोधबिच चाहिँ कुनै पनि किसिमको सामञ्जस्यता नहुने भनेदेखि सङ्गठन चल्नलाई गाह्रो पर्दछ तसर्थ उनीहरू एक आपसमा आपसी समन्वय गरी कार्य सम्पादन गर्ने गर्दछन् तसर्थ यसलाई एउटा सामाजिक प्रणालीको रूपमा व्याख्या गरिएको छ अर्को छ नैतिक पाठ नैतिक पाठ अति आवश्यक छ अहिलेको सन्दर्भमा झन् जरुरी छ यसले चाहिँ सिधा भाषा बनाउँदाखेरि भ्रष्टाचार जस्तो एउटा घातक कुरालाई पनि यसले न्यूनीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ अब नैतिक ता विकास कसरी गर्ने भन्दाखेरि चाहिँ सिधै कुनै पनि व्यक्तिलाई अब सामान्य तरिकाले पनि भन्न सकिन्छ र अन्य तरिकाले गर्नका लागि चाहिँ नैतिक पाठसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू र त्यसको प्रभावबारे विभिन्न सामग्रीहरू सङ्कलन र के भन्छ संलग्न राखेर विभिन्न समयमा तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने यसरी नैतिक पर्छ तसर्थ आज कि सुरु अर्थात् यो थियो सङ्गठनबारे मान्यता अब सङ्गठन व्यापार प्रणाली सुरुदेखि एकचोटि वास्तवमा सङ्गठन प्रणाली एक प्रणाली छ सङ्गठन व्यापार प्रणाली अन्तर्गत निम्नसार पाँच उत्तर पर्छ पाँच उत्तरमा के एउटा इनपुट पऱ्यो प्रोसेस पऱ्यो आउटपुट पऱ्यो फिडब्याक पऱ्यो र अर्को इन्भाइरोमेन्ट पऱ्यो अर्को भनेको छ अर्गनाइजेसन बिहेभियर एज ए एजेम्सन के के पऱ्यो भनेदेखि मानिसबारे मान्यता पऱ्यो व्यक्तिगत भिन्नता पऱ्यो व्यक्तिको मूल्य पऱ्यो समग्र व्यक्ति पऱ्यो क्षणधारणा पऱ्यो उत्पीडित व्यवहार पऱ्यो सबैदेखिको चाहना पऱ्यो सङ्गठनबारे मान्यतामा साझा चासो पऱ्यो साझा चासो पछि सामाजिक प्रणाली पऱ्यो सामाजिक प्रणाली पछाडि के पऱ्यो अन्तिममा <coughs> नैतिक पाठ गऱ्यो